पलङमा पुगे नेता गजराबाट चाँदीमा खाने भए टपराबाट पलङमा पुगे नेता गजराबाट चाँदीमा खाने भए टपराबाट भनेको सुनेनन् जनताको बोली भनेको सुनेनन् जनताको बोली डराउँदैनन् नेता खतराबाट चाँदीमा खाने भए टपराबाट सधैँ हाँसिरहने फुलबागमा सधैँ हाँसिरहने फुलबागमा सुकेको छ आज भमराबाट चाँदीमा खाने भए टपराबाट महलमा तिमी गयौ खै गरिब महलमा तिमी गयौ खै गरिब वञ्चित भए आज टहराबाट चाँदीमा खाने भए टपराबाट सूर्य हटाएर जीवनमा किन सूर्य हटाएर जीवनमा किन प्रकाश खोज्दैछौ चराबाट पलङमा पुगे नेता गजराबाट चाँदीमा खाने भए टपराबाट गोलधाप चार झापाका श्रोता प्रकाश मणि खनाल मणिले हाम्रो कार्यक्रमको इमेल ठेगाना हजुरको पत्र एट जिमेल डट कममा पठाउनु भएको गजल थियो यो एक व्यक्तिले नयाँ घर किने र सपरिवार बसाइ सरे घर ठुलो र सुन्दर थियो बगैँचा सहितको बगैँचामा लटरम्म फलफुलका रुखहरू थिए उनी आफ्नो सपनाको घर पाएकोमा हदै खुसी थिए तर एउटा समस्या थियो उनको छिमेकी पुरानो सानो घरमा बस्ने यो छिमेकी देख्दा भलाद्मी तर निकै इर्सालु थियो केही न केही गरी ऊ यी नयाँ व्यक्तिलाई सताइरहन्थ्यो यतिसम्म कि ऊ आफ्नो घरको फोहोरहरू यी छिमेकीको ढोकामै लगेर फ्याँकिदिन्थ्यो एक दिन त उसले बाल्टीभरि आफ्नो गोठको फोहोर ल्याएर बाल्टीसितै फ्याँकेर गयो यी नयाँ व्यक्तिले बाल्टी समाते साबुन पानीले राम्ररी पखाले आफ्नो बगैँचाबाट राम्रा ठुला स्याउका दाना टिपेर बाल्टीमा हाले र त्यो छिमेकी कहाँ गए छिमेकीले ढोका खोल्यो यता यी छिमेकीले बाल्टीभरि स्याउ उसको हातमा दिँदै भने जोसँग जे छ त्यही बाँड्ने न हो यति भनेर उनी ढोकैबाट बिदा भए रन्सी मिडियाको साप्ताहिक प्रस्तुति कार्यक्रम यो साँझ यो सुभाषको एक सय उन्तिसौँ श्रृङ्खला सुनिरहनुभएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई स्वागत अभिवादन निर्माता रन्सी र प्रस्तुता प्रदीप गिरीको Dee dee. मन चोरी हुन्छ यहाँ बदन चोरी हुन्छ थाहा हुन्न कतिखेर जोबन चोरी हुन्छ मन चोरी हुन्छ यहाँ बदन चोरी हुन्छ थाहा हुन्न कतिखेर जोबन चोरी हुन्छ रक्षा गर्न गाह्रो भयो लुकाई कहाँ राखौँ रक्षा गर्न गाह्रो भयो लुकाई कहाँ राखौँ हिजो आज मुटुसँगै धड्कन चोरी हुन्छ थाहा हुन्न कतिखेर जोवन चोरी हुन्छ किन दङ्ग पर्सो साथी सुहाग रात कल्पी किन दङ्ग पर्सो साथी सुहाग रात कल्पी बिहे पहिल्यै सिन्दुर पोते लगन चोरी हुन्छ थाहा हुन्न कतिखेर जोवन चोरी हुन्छ गोपनीय कति कुरा नबोल्दै बेस हजुर गोपनीय कति कुरा नबोल्दै बेस हजुर बोली मात्र कहाँ हो र वचन चोरी हुन्छ थाहा हुन्न कतिखेर जोवन चोरी हुन्छ सँगै बाँचौँ सँगै मरौँ कहाँ म भन्न सक्छु सँगै बाँचौँ सँगै मरौँ कहाँ म भन्न सक्छु एकै पलमा चोखो बाचा बन्धन चोरी हुन्छ मन चोरी हुन्छ यहाँ बदन चोरी हुन्छ थाहा हुन्न कतिखेर जोबन चोरी हुन्छ हाल मकाउमा रहनुभएका भानुमती साथ हटिया तनहुँका श्रोता श्याम श्रेष्ठ प्रयासको गजल थियो यो दुई परिवार आसपास नजिकै बस्ने फरक यति थियो एउटा परिवारमा निरन्तर झै झगडा अर्को परिवार सुखी र शान्त आफ्नो छिमेकी यति राम्रोसँग सौहार्दपूर्ण वातावरणमा बसिरहेको देखेर ईर्ष्याले श्रीमती चाहिँले भनिन् जाऊ हेरेर आऊ के रहेछ खास छिमेकीको बारेमा कौतूहलता श्रीमानमा पनि हुँदो त्यसैले त चुपचाप छिमेकीको घर पछाडिको ढोकाबाट चिहाउन गए उनले त्यहाँ के देखे रोचक सामग्री छ राख्नेछौँ एकैछिनपछि हामी नै कसैको आँखा ताकौ देश